आन्दोलन गर्न जनजातिलाई सभामुखको आग्रह आन्दोलनमा साथ दिने प्रतिबद्धता इटलीमा भूकम्पमा मृत्यु भएकाहरूको सम्झनामा एक दिने राष्ट्रिय शोकको घोषणा राष्ट्रिय झण्डा आधा झुकाइने र इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आठ खेल हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सभामुख ओन्सरी घरतीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिलाई आह्वान गरेकी छिन् आदिवासी जनजातिले उठाएका राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीको मागप्रति आफ्नो पूर्ण समर्थन रहेको भन्दै संविधानमा टेकेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न आग्रह गर्नुभयो आदिवासी जनजाति सम्बद्ध संस्थाहरूले आज काठमाण्डुमा गरेको संविधान संशोधनमा आदिवासी जनजातिहरूका सवाल विषयक अन्तर्क्रियामा सभामुख घरतीले विभिन्न राजनीतिक दलका सभा सांसदका सामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने समेत उनले बताएकी छिन् उनले आन्दोलन गर्दा प्राप्त उपलब्धिको कार्यान्वयन गर्न पनि दबाव दिनुपर्ने अन्यथा भविष्यमा अधिकार प्राप्तिको बाटो नै बन्द हुने बताएकी छिन् सभामुख घरतीले आदिवासी जनजातिले उठाएका माग सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको भन्दै प्रमुख दलहरूले संविधान संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्नेमा आफू आशावादी रहेको बताएकी छिन् कार्यक्रममा राजनीति शास्त्री कृष्ण ह्याछेथुले सबैको अपनत्वका लागि संविधानको धारा चारको बयालिस एक छप्पन्न तीन र धारा चौरासी संशोधन गर्नुपर्ने तथा धारा दुई सय बीस खारेज गरिनुपर्ने बताएकी छिन् राष्ट्रपति विद्यादेवी भण्डारले शनिबार तीजको दर खाने कार्यक्रम आयोजना गर्नु भएको छ प्रधानमन्त्री सहित मुख्य राजनीतिक दलका शीर्ष नेतालाई परिवारसहित सहभागी हुन राष्ट्रपति कार्यालयले निम्ता पठाएको छ आज अरू सार्वजनिक कार्यक्रम नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल दर खानको लागि शीतल निवास जान लाग्नु भएको छ अरू दलका नेता पनि निम्तो मान्न जाने तयारीमा छन् राष्ट्रपति विभिन्न क्षेत्रका महिला अगुवाका लागि दर कार्यक्रम आयोजना गर्नुभएको शीतल निवास स्रोतले जनाएको छ अब देश बाहिरका खबर इटालीमा भूकम्पमा मृत्यु भएकाहरूको सम्झनामा दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ त्यहाँको सरकारले भूकम्पमा मृत्यु भएकाको सम्झनामा आज एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ आज राष्ट्रिय झण्डा आधा झुकाइनेछ बुधबार बिहान गएको छ दशमलव दुई रेक्टर स्केलको भूकम्पमा परि मृत्यु हुनेको संख्या दुई सय एकासी पुगेको छ तर पनि उद्धार तथा राहतको काम अझै जारी रहेको छ केही ठाउँमा भने जीवितको खोजी गर्ने क्रम रोकिएको समाचारमा जनाइएको छ भूकम्पमा परि घाइते भएका तीन सय अठासी जनाको उपचार भइरहेको र त्यसमध्ये चालिस जनाको अवस्था गम्भीर रहेको रोम स्थित नागरिक सुरक्षा विभागले उल्लेख गरेको छ भूकम्पबाट प्रभावित भएकाहरू त्रिपाल तथा ट्रेन्टमा बसिरहेका छन् सरकारले भूकम्पले क्षति पुगेका सबै क्षेत्रको पुननिर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ सरकारले भूकम्प प्रभावितको चाँडो उद्धार र राहत पुर्याउनकै लागि भनेर संकटकाल घोषणा गरेको समाचार माध्यमहरूले जनाएका छन् भर्खरै प्राप्त एउटा समाचार अनुसार हुम्लाको मध्य भेगमा पर्ने रोडीकोट गाविस स्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दुधे बालकको मृत्यु भएको छ मृत्यु हुनेमा रोडीकोट आठका राजबहादुर कार्कीको आठ महिनाकी छोरी सुशीला र सोही ठाउँ बस्ने अंगत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन् ती दुवैजनाको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो सो गाविसका स्थानीय बासिन्दा अदान सिंह कार्कीले स्थानीय स्वास्थ्य चौकीमा कुनै पनि औषधि नभएको बताएका छन् उनले भने स्वास्थ्य चौकीमा सिटामोल समेत छैन वर्षासँगै प्रदूषित पानी पिउँदा सो क्षेत्रमा विभिन्न रोग फैलिएको उनको भनाइ छ उक्त स्वास्थ्य चौकीका अहेवा जोर फोडेराले स्वास्थ्य चौकीमा बिरामी संख्या बढ्दै गएको बताउँदै सदरमुकामबाट केही मात्रामा पठाइएको औषधि वर्षा अगावै सकिएको र थप औषधि ढुवानी नभएको गुनासो गरेका छनृ अब एउटा खेल खबर इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आठ खेल हुने भएका छन् नेपाली समयअनुसार बेलुका सवा पाँच बजे शुरू हुने पहिलो खेलमा टोटन ह्याम हटिस्परले लिभरपुलको सामना गर्दैछ त्यसै गरी राति पाउने आठ बजे छ खेल हुनेछन् चेल्सीले बर्नलेको सामना गर्दा क्रिस्टल प्यालेस र बर्नामाउथ भिड्नेछन् भने अर्को खेलमा एभर्टनले स्टोक सिटीसँग प्रतिस्पर्धा गर्दा साबिक विजेता वेस्टर सिटीले स्वान्सी सिटीसँग खेल्नेछ त्यस्तै साउथ ह्याम्पटन र सन्डरल्याण्ड तथा वाटफोर्ड र आर्सनल पनि पाउने आठ बजे नै भिड्नेछन् आज राति सवा दस बजे हुने अर्को खेलमा हल सिटीले म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ प्रिमियर लीग अन्तर्गत भोलि वेस्ट ब्रोम र मिडल्स ब्रो तथा म्यान्चेस्टर सिटी र वेस्ट ह्याम युनाइटेड खेल्ने जनाइएको छ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक आन्दोलन गर्न जनजातिलाई सभामुखको आग्रह आन्दोलनमा साथ दिने प्रतिबद्धता इटलीमा भूकम्पमा मृत्यु भएकाहरूको सम्झनामा एक दिने राष्ट्रिय शोकको घोषणा राष्ट्रिय झण्डा आधा झुकाइने र इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आठ खेल हुने समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रति सहयोगी दिलदिपेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट म भने विदा हुन्छु नमस्कार